खायो हजुर कस्तो माया लायो हजुर कस्तो माया लायो चम्केका तारा मायाको आकाशमा चम्केका तारा उल्का पनि झर्दै गए उल्का माया लाइयो हजुर कस्तो माया लाइयो हजुर आँसु मात्रै पाइयो हजुर चोट मात्र खाइयो हजुर गोविन्द प्रसाद उपाध्यायको शब्दमा सत्यता दुई एल्बमबाट अन्जु पन्ता अनि मनोज राजको सुमधुर आवाजमा गुन्जिरहेको यसै गीतसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा तपाईँकै हर्षा अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ साताको बिहिबार बेलुकी पाउने नौ बजेको बीबीसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म व्यवसायमा हामी जुट्ने गर्दछौ र कार्यक्रम विश्वको जुनसुकै कुनामा रहेर पनि W radio Arpan dot com dot NP मार्फत तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न ब्लगहरू मार्फत विभिन्न वेबसाइटहरू मार्फत पनि डाउनलोड गरेर सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पणका प्राविधिक मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद छ त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई त्यस्तै ईश्वरपुर तीन बैलबाद सरलाहीका सरोज चौला सम्पूर्ण मित्रहरूलाई धन्यवाद छ मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको बसाइमा हुनुहुन्छ र कार्यक्रम मुक्तक मधुरिमाको बसाइमा हुनुहुन्छ मैले पुनः एकपटक स्मरण गराएँ र आजको यो सातामा तपाईँका धेरै मुक्तकहरू रहेका छन् त्यसैले पनि ढिला नगरिकन म तपाईँकै मुक्तकतर्फ नै लाग्दैछु श्यामराज राणाभाटको मुक्तकबाट कार्यक्रमलाई अगाडि बढाउँदैछु दुःख माथि दुःख मात्रै थपिदिन्छ दैव दुःख माथि दुःख मात्रै थपिदिन्छ दैव मरोहेको हेर्छ अनि हाँसिदिन्छ दैव कुन ढुङ्गामा ढोगिन र देउता जस्तो देखिएको कुन ढुङ्गामा ढोगिन र देउता जस्तो देखिएको किन मलाई बैरी जस्तो गरिदिन्छ दैव किन मलाई बैरी जस्तो गरिदिन्छ दैव दुःखमाथि दुःख मात्रै थपिदिन्छ दैव धन्यवाद श्यामराज राणावादलाई राग गजमेर राज बाँड्छौ आवरणमा रबाब बाँड्छौ आवरणमा रबाब ठान्छौ समर्पणमा धराब तडक भडक देखाएर किन तडक भडक देखाएर किन राख्छौ अकारणमा अभाव राख्छौ अकारणमा अभाव बाँड्छौ आवरणमा रबाब ठान्छौ समर्पणमा धराप धन्यवाद राग गजमेर राजलाई अर्जुन भट्टराई का मित्र हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ धरो धर्म माया गर्छु नरी साना मोरी धरो धर्म माया गर्छु नरी साना मोरी त रिसाए जिउँदै मर्छु नरी साना मोरी मङ्सिर केलाई कुर्नु पर्यो भरे राति भागौ अब मङ्सिर केलाई कुर्नु पर्यो भरे राति भागौ अब जुन झुल्केसी लिन झर्छु नरिसान मोरी जुन झुल्केसी लिन झर्छु नरिसान मोरी धरौ धर्म माया गर्छु नरिसान मोरी धन्यवाद अर्जुन भट्टराईलाई माया खड्का तुलसीपुरबाट लेख्नुहुन्छ हो म बदला लिएर देखाउनेछु हो म बदला लिएर देखाउनेछु तिमीलाई पनि चोट दिएर देखाउनेछु एक छोडी अर्को त हर कोही रोज्छ एक छोडी अर्को त हर कोही रोज्छ म एक्लै जीवन जिएर देखाउने छु म एक्लै जीवन जिएर देखाउने छु तिमीलाई पनि चोट दिएर देखाउने छु हो म बदला लिएर देखाउने छु कसैलाई बदला लिने कुरा यो मुक्तकमा माया खड्कालाई धन्यवाद छ रामशरण श्रेष्ठ चिसपानी छ रामेछाबाट लेख्नुहुन्छ देउता जस्तै हुन्छन् कोही कोही त देउता जस्तै हुन्छन् कोही कोही त मुटुमै बास चुन्छन् कोही कोही त मनको तार मन सँग जोडिदिएर मनको तार मन सँग जोडिदिएर सँगै हाँस्छन् रुन्छन् कोही कोही त सँगै हाँस्छन् रुन्छन् कोही कोही त मुटुमै बास चुन्छन् कोही कोही त देउता जस्तै हुन्छन् कोही कोही त धन्यवाद रामशरण श्रेष्ठलाई यो साथको लागि एपी सुमन नयाँ दिल्ली भारतबाट लेख्नुहुन्छ निष्ठुरीको दिलभित्र छल बनायो निष्ठुरीको दिलभित्र छल बनायो यी आँखामा आँसुको भल बनायो सायद पछि सम्झिएर रुन होला सायद पछि सम्झिएर रुन होला ईश्वरले यति मिठो पल बनायो ईश्वरले यति मिठो पल बनायो यी आँखामा आँसुको भल बनायो निष्ठुरीको दिलभित्र छल बनायो निष्ठुरीको दिनमा भगवानले छल किन बनायो आँखामा आँसुको भल किन बनायो यही प्रश्न खोज्दै हुनुहुन्थ्यो मुक्तक मार्फत एपी सुमनलाई धन्यवाद सुन्दर शेर्पाली बिन्दास रुगा दुई घनखोला रुकुम हाल भारतबाट लेख्नुहुन्छ छानो टाल्छु भनी परदेश पसेको छु आमा छानो टाल्छु भनी परदेश पसेको छु आमा चर्को गर्मी सहेरनी बसेको छु आमा अर्को साल त दसैँ तिहार सँगै मनाउला अर्को साल त दसैँ तिहार सँगै मनाउला यसपालि त मजबुरीमा फँसेको छु आमा यसपालि त मजबुरीमा फँसेको छु आमा छानो टाल्छु भनी परदेश पसेको छु आमा धेरै मित्रहरूको बाध्यता हो यो मुक्तकमा उठाउँदै हुनुहुन्थ्यो सुन्दर शेर्पाली बिन्दासलाई धन्यवाद युवराज दर्पण जीएम सारी आठ प्युठान हाल रूपन्देही बुटवलबाट लेख्नुहुन्छ चोहिएको खरको छानो मटाल्छु बा चुइएको खरको छानो म टाल्छु बा पिर नमान्नु बुढेसकालमा म पाल्छु बा पल्ला घरे साहुको गुलामी बनेरै भए पनि पल्ला घरे साहुको गुलामी बनेरै भए पनि हाम्रो घरको निभेको चुलो म बाल्छु बा हाम्रो घरको निभेको चुलो म बाल्छु बा पिर नमान्नु बुढेसकालमा म पाल्छु बा चुहिएको घरको छानो म टाल्छु बा एउटा आशाको किरण मुक्तकमा बाल्दै आफ्नो पितालाई एउटा विश्वास दिलाउँदै र एउटा असल पुत्र हुनुको कर्तव्य निर्वाह गर्दै मुक्तक मार्फत युवराज दर्पणजीएमलाई धन्यवाद नेपाली क्रिश्चियन विनय छ आफ्नो मुक्तक स्वार्थी यो निर्दयी सहर उस्तै लाग्छ स्वार्थी यो निर्दयी सहर उस्तै लाग्छ निष्ठुरीको माया अनि जहर उस्तै लाग्छ लथालिङ्गै भयो जीवन कहाँबाट आएकी थियो लथालिङ्गै भयो जीवन कहाँबाट आएकी थियो निर्मोहीको झुटो साथ अनि चैतको लहर उस्तै लाग्छ निर्मोहीको झुटो साथ अनि चैतको लहर उस्तै लाग्छ स्वार्थी यो निर्दयी सहर उस्तै लाग्छ धन्यवाद नेपाली क्रिस्चियन विनयलाई भाग्य श्री खड्काको मुक्त त्यति बेला अगाडि बढाउँदैछु चल्दैछ जिन्दगी चलाउनु नै पर्छ चल्दैछ जिन्दगी चलाउनु नै पर्छ यही भन्दै हाड मासु गलाउनु नै पर्छ जन्मेपछि मर्ने रहर नहुँदा नहुँदै पनि जन्मेपछि मर्ने रहर नहुँदा नहुँदै पनि एक दिन चिता जलाउनु नै पर्छ एक दिन चिता जलाउनु नै पर्छ यही भन्दै हाड मासु गलाउनु नै पर्छ चल्दैछ जिन्दगी चलाउनु नै पर्छ निकै सुन्दर मुक्तक धन्यवाद भाग्यश्री खड्कालाई सुन्दर राणा मगर चितवन शक्ति खुरबाट लेख्नुहुन्छ खरको छानो फाल्नु पर्ला खरको छानो फाल्नु पर्ला नयाँ तिनले टाल्नु पर्ला परदेशिएको भनेर म परदेशिएको भनेर म जहाँ न सुखी पाल्नु पर्ला जहाँ न सुखी पाल्नु पर्ला नयाँ टिनले टाल्नु पर्ला खरको छानो फाल्नु पर्ला खरको छानो फालेर टिन लगाउने एउटा सपना मुक्तकमा सुन्दर राणा मगरलाई धन्यवाद छ यो साथको लागि तुफान नेपाली टकराव कैलाली सुगर खाल हाल भारतमा हुनुहुन्छ जब नजर र नजरको टकराव भयो जब नजर र नजरको टकराव भयो अनि कदमको रोक्न दबाव भयो एकैछिन उसको छेउमा के बसेथे एकैछिन उसको छेउमा के बसेथे लाग्यो धड्कनकै अभाव भयो लाग्यो धड्कनकै अभाव भयो जब नजर र नजरको टकराव भयो अनि कदमको रोक्न दबाव भयो धन्यवाद तुफान नेपाली टकरावलाई यो साथको लागि कल्पना थापा बर्दियाबाट लेख्नुहुन्छ तिमीलाई अघि बढ्नै जल्दी रहेछ तिमलाई अघि बढ्नै जल्दी रहेछ अरूलाई लत्याउनु तिम्रो चल्ती भएछ चिन्न अनि बुझ्नै गाह्रो यल तिमीलाई त चिन्न अनि बुझ्नै गाह्रो यल तिमीलाई त विश्वास गर्नु नै मेरो गल्ती गएछ विश्वास गर्नु नै मेरो गल्ती गएछ तिमीलाई अघि बढ्नै जल्दी रहेछ धन्यवाद कल्पना थापालाई यो साथको लागि अनुराग शेखरको मुक्त गतिबेला फरक फरक मान्छेको शरीर बनायो फरक फरक मान्छेको शरीर बनायो कसैको सधैँभरि रुने तकदीर बनायो यो साला भगवान पनि कस्तो हो यार यो साला भगवान पनि कस्तो हो यार कसैलाई राजा त कसैलाई फकीर बनायो कसैलाई राजा त कसैलाई फकीर बनायो कसैको सधैँभरि रुने तकदीर बनायो फरक फरक मान्छेको शरीर बनायो धन्यवाद अनुराग शेखरलाई यो साथको लागि प्रकाश खनाल केरुङ्गा अर्घाखाँची हाल बुटवलबाट थाहा नै नदी यो काम बार बार भएछ थाहा नै नदी यो काम बार बार भएछ कसैबाट म माथि यसरी अत्याचार भएछ हिजो जो आएर मुटुमा बास गरे थियो हिजो जो आएर मुटुमा बास गरे थियो आज उही मुटु लिएर फरार भएछ आज उही मुटु लिएर फरार भएछ कसैबाट म माथि यसरी अत्याचार भएछ थाहा नै नदी यो काम बार बार भएछ आफ्नो मुटु लिएर कोही भागेका भावहरू प्रकाश खनाललाई धन्यवाद यो साथको लागि हस्तवीर विशी वियोगी सिमले साथ आमडाँडा रुकुम हाल काठमाडौँबाट लेख्नुहुन्छ तिमी बिना जिउने सहर खोज्दैछु तिमी बिना जिउने सहर खोज्दैछु तिम्रो याद भुल्ने जहर खोज्दैछु जानी जानी अन्जान बन्दैछु म चेल जानी जानी अन्जान बन्दैछु म चेल बिर्से जस्तो गर्ने प्रहर खोज्दैछु बिर्से जस्तो गर्ने प्रहार खोज्दैछु तिम्रो याद भुल्ने जहर खोज्दैछु तिमी बिना जिउने सहर खोज्दैछु धन्यवाद हस्तवीर विशीलाई यो साथको लागि मुना राणा मगर धादिङबाट लेख्नुहुन्छ अब त तिमी सहर रोज्ने भयौ अब त तिमी सहर रोज्ने भयौ पुर्याउनै नसक्ने रहर रोज्ने भयौ दुखी त दुःखमय जिउने गर्छ साथी दुखी त दुःखमय जिउने गर्छ साथी एकलौटी खुसीको प्रहर रोज्ने भयौ एकलौटी खुसीको प्रहर रोज्ने भयौ अब त तिमी सहर रोज्ने भयौ पुर्याउनै नसक्ने रहर रोज्ने भयौ धन्यवाद मुना मगरलाई कसैको इच्छा चाहनालाई आधार बनाएर मुक्तक लेख्दै हुनुहुन्थ्यो विक्रम भण्डारी रुद्रपुरा ट्रुपन्देही हाल मलेसियाबाट कुवा पुरानो त्यही पानी पुरानै रहेछ कुवा पुरानो त्यही पानी पुरानै रहेछ लजाउँदै मुस्कुराउने बानी पुरानै रहेछ तिमी फेरि एकपटक चर्चामा आएको सुनेथे तिमी फेरि एकपटक चर्चामा आएको सुनेथे गहिरिएर बुझ्दा त तिम्रो कहानी पुरानै रहेछ गहिरिएर बुझ्दा त तिम्रो कहानी पुरानै रहेछ लजाउँदै मुस्कुराउने बानी पुरानै रहेछ कुवा पुरानो त्यही पानी पुरानै रहेछ धन्यवाद विक्रम भण्डारीलाई यो उत्कृष्ट मुक्तकको लागि प्रकाश पाठक योगी आफ्नो मुक्तक लेख्नुहुन्छ यहाँ आफ्नैले लुटेपछि कसलाई दोष लाउनु यहाँ आफ्नैले लुटेपछि कसलाई दोष लाउनु जिउँदो लास बनाई कुटेपछि कसलाई दोष लाउनु हामी त यार चोखो मायाको भरोसामा बाँचिन्छ हामी त यार चोखो मायाको भरोसामा बाँचिन्छ तर सर्वस्व नै उनैले भुटेपछि कसलाई दोष लाउनु तर सर्वस्व नै उनैले भुटेपछि कसलाई दोष लाउनु जिउँदो लास बनाई कुटेपछि कसलाई दोष लाउनु धन्यवाद प्रकाश पाठकलाई यो साथको लागि विष्णु के गौतम मलमचार बागलुङ हाल बुटवलबाट मिल्दैन खोजेको जस्तो अनुहार कसैसँग मिल्दैन खोजेको जस्तो अनुहार कसैसँग त्यसैले अझैसम्म भएन प्यार कसैसँग भएकै छैन बोलचाल भएकै छैन आजसम्म भएकै छैन बोलचाल भएकै छैन आजसम्म आँखा मात्र जुधिरहेछन् बार बार कसैसँग आँखा मात्रै जुधिरहेछन् बार बार कसैसँग मिल्दैन खोजेको जस्तो अनुहार कसैसँग धन्यवाद विष्णुकी गौतमलाई यो साथको लागि डासुराम पौडेल अर्घा खाँसी धातीबाङका मित्र हुनुहुन्छ हाल इन्डियामा हुनुहुन्छ कता कता फेसबुकतिर खोज्दैछु म उनीलाई कता कता फेसबुकतिर खोज्दैछु म उनीलाई चट्ट मिल्या शरीर रहेछ रोज्दैछु म उनीलाई मेरो दिल त खाली थियो उनको खाली छ कि छैन मेरो दिल त खाली थियो उनको खाली छ कि छैन एकछिन रुक्नु है त हजुर सोद्धै छु म उनीलाई एकछिन रुक्नु है त हजुर सोद्धै छु म उनीलाई मिला शरीर रहेछ रोज्दैछु म उनीलाई कता कता फेसबुकतिर खोज्दैछु म उनीलाई धन्यवाद दासुराम पौडेललाई सिजन कणेल पोखरा कास्कीबाट लेख्नुहुन्छ कालु म मरेनी आँसुदाना झार्दिन भनी कसम खाऊ कालु म मरेन दाना झार्दिन भनी कसम खाऊ संस्कार भनी मेरै यादमा एक छाक नुन बार्दिन भनी कसम खाऊ म त जान्छु संसार छोडी तिमी बाँच्नु पर्छ यही हाँसी खुसी केही गरेर म त जान्छु संसार छोडी तिमी बाँच्नु पर्छ यही हाँसी खुसी केही गरेर लड्नु पर्छ यो स्वार्थी दुनियाँसँग हार्दिन भनी कसम खाऊ लड्नु पर्छ यो स्वार्थी दुनियाँसँग हार्दिन भनी कसम खाऊ कालु म मरिनी आँसुदाना झार्दिन भनी कसम खाऊ धन्यवाद सिजन कडेललाई यो साथको लागि प्रकाश आचार्य चैनपुर दुई चितवन हाल युएई दुबईबाट लेख्नुहुन्छ तिमी बिनाको प्रहर खाली खाली लाग्छ तिमी बिनाको प्रहर खाली खाली लाग्छ खै किन किन यो सहर खाली खाली लाग्छ तिमी बिनाको प्रहर खाली खाली लाग्छ खै किन किन यो सहर खाली खाली लाग्छ डुली रहन्छ याद बनी हर पल सम्झनामा रहन्छ याद बनी हर पल सम्झनामा हामी डुल्ने त्यो नहर खाली खाली लाग्छ हामी डुल्ने त्यो नहर खाली खाली लाग्छ तिमी बिनाको प्रहर खाली खाली लाग्छ धन्यवाद प्रकाश आचार्यलाई श्रीकान्त कैराज कृष्ण मन्दिर चोकबाट पहिलो माया पहिलो गाँसको ढुङ्गा सरी हुँदा पहिलो माया पहिलो गाँसको ढुङ्गा सरी हुँदा तलाउमा डुब्न लाको एउटा ढुङ्गा सरी हुँदा अहिले त सबैजना टाढा मात्रै हुन्छन् अहिले त सबैजना टाढा मात्रै हुन्छन् हाई हाई गर्थे जोबन फुलको थुङ्गा सरी हुँदा हाई हाई गर्थे जोबन फुलको थुङ्गा सरी हुँदा तलाउमा डुब्न लाको एउटा ढुङ्गा सरी हुँदा पहिलो माया पहिलो गाँसको ढुङ्गा सरी हुँदा थियो मेरो पहिलो माया थियो मेरो पहिलो माया थियो मेरो पहिलो माया माया बुनी तिमीले तिमीलाई त के भयो खै तिमीलाई त के भयो खै तिमीलाई त के भयो खै तिमीलाई त के भयो खै मेरो यो जुनी बिगार्यो आकाशमा धुन धुल्छ काँडाकै बोटमा पनि हाँसेर फुल फुल्छ मायाको कोपिला छौ नफुली बिगार्यौ तिमीले तिमीलाई त के भयो खै तिमीलाई त के भयो खै मेरो अस्तायो काम कस्तो संसारमा माया मात्रै सस्तो रहेछ जस्तो हुँदा हुन साथै अस्तायो काम कस्तो संसारमा माया मात्रै सस्तो रहेछ यो मेरो पहिलो माया बुहनी बिगार्यौ तिमीले तिमीलाई त के भयो खै मेरो यो जुनी बिगार्यौ तिमीले डाक्टर कृष्ण हरि बरालको शब्द महेश खड्काको सङ्गीतमा शुभारम्भ एल्बमबाट गंगाधर पराजुली जिडिपको आवाजमा गुन्जिरहेको यस्तै सुमधुर साङ्गीतिक स्वरसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज सुनिरहनु भएको छ अनि कार्यक्रम मुक्तक मधुरिमाको यो रात्रिकालीन प्रहरमा हामी जुटिरहेका छौँ र आजको व्यवसायमा धेरैभन्दा धेरै मुक्तक हामीले प्राप्त गरेका छौँ त्यसैले पनि यो धेरै मुक्तकलाई कार्यक्रममा स्थान दिनका लागि हामी सुरुवातदेखि नै छिटो छिटो तपाईँका मुक्तकलाई अगाडि बढाइरहेका छौँ मुक्तकको यो क्रमलाई फेरि पनि सुरुवात गर्दैछौ हेमराज वागले थर अमरपुर भालुचोकबाट लेख्नुहुन्छ आँखाबाट आँसु झराई कठिनाई साथ हाँसेको छु यहाँ आँखाबाट आँसु झराई कठिनाई साथ हाँसेको छु यहाँ आज घाइते भएको मुटु रेटिएर मरेतुलले बाँचेको छु यहाँ सफा दिल बनाउन रगत र पसिनाले धुनु पर्दा सफा दिल बनाउन रगत र पसिनाले धुनु पर्दा बाहिर जति हाँसे पनि भित्री मनमा आँसु राखेको छु यहाँ बाहिरी जति हाँसे पनि भित्र मनमा आँसु राखेको छु यहाँ आँखाबाट आँसु जराई कठिनाई साथ हाँसेको छु यहाँ धन्यवाद हेमराज वाग्लेलाई दीप दर्शन ढकाल चुहा चार कैलाली नेपाल हाल मलेसियाबाट दिल चोरेको आरोपमा गिरफ्तार गरायौ दिल चोरेको आरोपमा गिरफ्तार गरायौ एकचोटि होइन बारम्बार गरायो आफ्नो भविष्य उज्यालो बनाएर तिमीले आफ्नो भविष्य उज्यालो बनाएर तिमीले मेरो पुरा जिन्दगी अन्धकार गरायो मेरो पुरा जिन्दगी अन्धकार गरायो दिल चोरेको आरोपमा गिरफ्तार गरायो धन्यवाद दीपदर्शन ढकाललाई यो साथको लागि गोविन्द चन्द सुडारी कालागाउँ अछामबाट लेख्नुहुन्छ चाहिन तिमीलाई छोडेर जान चाहिन तिमीलाई छोडेर जान बाध्य छु यो मन मोडेर जान के गर्ने प्रिय जानै परेपछि के गर्ने प्रिय जानै परेपछि दुखी छु त्यो मन ओडेर जान दुखी छु त्यो मन ओडेर जान बाध्य छु यो मन मोडेर जान चाहिन तिमीलाई छोडेर जान नचाहँदा नचाहँदै पनि छोडेर जानु परेका भाव गोविन्द समर्पणलाई धन्यवाद यो साथको लागि छवि पाण्डे प्रकाश देवदह नगरपालिका नौ रूपन्देहीबाट हेर्दै जाऊ एउटा त्यस्तो दिन आउनेछ हेर्दै जाऊ एउटा त्यस्तो दिन आउनेछ आँखा काती आँसुले पल पलमा सताउनेछ जिन्दगीको गोरेटोमा गहिरो ठक्कर खाएपछि जिन्दगीको गोरेटोमा गहिरो ठक्कर खाएपछि अनि बल्ल तिमीलाई मेरो मायाले बिझाउनेछ अनि बल्ल तिमीलाई मेरो मायाले बिझाउने छ हेर्दै जाऊ एउटा त्यस्तो दिन आउनेछ छवि पाण्डे प्रकाशलाई धन्यवाद यो साथको लागि मनोज गिरी छापीले पाँच गुल्मी हाल बुटवल बहुमुखी क्याम्पस बुटवल पाँच रूपन्देहीबाट लेख्नुहुन्छ खोलीको तीर बगरमा घडेरी थियो खारेको छु खोलीको तीर बगरमा घडेरी थियो खारेको छु बसेको छु जेन्तेन बाँसको चिमले बारेको छु खै के सुनाऊ मनका व्यथा हटेर ती जाँदैनन् रे खै के सुनाऊ मनका व्यथा हटेर ती जाँदैनन् रे कस्ता छन् खै बाबा आमा नयाँ घरमा सारेको छु कस्ता छन् खै बाबा आमा नयाँ घरमा सारेको छु बसेको छु जेन्तेन बाँसको चिमले बारेको छु खोलीको तीर बगरमा घटेरी थियो खारेको छु धन्यवाद मनोज गिरीलाई यो साथको लागि रमाकान्त पौडेल कुष्मा पर्वतबाट लेख्नुहुन्छ अचानोको पीडा नबुझे झै खुकुरीले अचानोको पीडा नबुझे झै खुकुरीले बुझिनौ कति मेरो पीडा निठुरीले तिम्रा सबै रहर पूरा गरौ कसो गरी तिम्रा सबै रहर पुरा गरौँ कसो गरी दुई छाक टार्ने गाह्रो पर्छ जब मजदुरीले दुई छाक टार्ने गाह्रो पर्छ जब मजदुरीले अचानकको पीडा नबुझे झै खुकुरीले धन्यवाद रमाकान्त पौडेललाई निश्चल यात्री सुदूर कैलालीबाट लेख्नुहुन्छ आन्दोलन नारा जुलुस कति गर्नु यार आन्दोलन नारा जुलुस कति गर्नु यार बनाएर सारा जनता खामुस कति गर्नु यार जोडी सकियो सम्पत्ति पुस्तौ पुस्तालाई जोडी सकियो सम्पत्ति पुस्तौ पुस्तालाई अब त भ्रष्टाचार यो घुस कति गर्नु यार अब त भ्रष्टाचार यो घुस कति गर्नु यार आन्दोलन नारा जुलुस कति गर्नु यार धन्यवाद निश्चल यात्रीलाई राई मुकमेन रमेश हाल साउदी अरबबाट दुई चुल्ठी बाटी लगाई गाजल ती आँखामा दुई चुल्ठी बाटी लगाई गाजल ती आँखामा सिम सँगै रुच्दै होल्यौ बनर पाखामा रम्दैछौ भन्ने सोचेको छु मैले क्षितिजबाट रम्दैछौ भन्ने सोचेको छु मैले क्षितिजबाट गाउँदै गीत हेमेरो प्यारी असारे भाकामा गाउँदै गीत हेमेरी प्यारी असारे भाकामा दुई चुल्ठी बाटी लगाई गाजल ती आँखामा धन्यवाद राई मुक्मिन रमेशलाई एन्जिला भट्टराईको मुक्त गरी होला रूपसँग शरीरसँग सीमित रहन्छौ रूपसँग शरीरसँग सीमित रहन्छौ र त जीवनसँग अपरिचित रहन्छौ आत्मा अमर छ भन्छौ अजर छ भन्छौ आत्मा अमर छ भन्छौ अजर छ भन्छौ अफसोच मृत्युसँग सधैँ भयभीत रहन्छौ अफसोस मृत्युसँग सधैँ भयभीत रहन्छौ रूपसँग शरीरसँग सीमित रहन्छौ धन्यवाद एन्जिला भट्टराईलाई एमएस आचार्य सर्कुवा दुई बाग्लोबाट लेख्नुहुन्छ सपनै सपनाको खानी हो जीवन सपनै सपनाको खानी हो जीवन अविरल बहने पानी हो जीवन आँसु र हाँसुको संसारमा डुब्ने आँसु र हाँसोको संसारमा डुब्ने जन्म मृत्यु बीचको कहानी हो जीवन जन्म मृत्यु बीचको कहानी हो जीवन सपनै सपनाको खानी हो जीवन धन्यवाद एमएस आचार्यलाई यो साथको लागि बराल सूर्यमणिको मुक्तक यति बेला जाँदैछु साथी यो सहर छोडेर टाढा जाँदैछु साथी यो सहर छोडेर टाढा हिँडिरहेको यो बाटो म मोडेर टाढा माया सँगै छ सहरको काम बाँकी छ रहरको माया सँगै छ सहरको काम बाँकी छ रहरको है गयो माया मुह तोडेर टाढा है गयो माया मुह तोडेर टाढा हिँडिरहेको यो बाटोमा मोडेर टाढा जाँदैछु साथी यो सहर छोडेर टाढा धन्यवाद बराल सूर्यमणिलाई ऐन्द्र विक्रम निष्ठुरी अमर पुरसार पाँच थरबाट यो धरतीको धुलो मत आकाशको जुन माग्यो यो धरतीको धुलो मत आकाशको जुन माग्यो खुसी दिन खोजे सधैँ हिरा मोती सुन माग्यो रेटी रह्यौ घाइते मुटु दुख्यो होला भनी अझै रेटी रह्यौ घाइते मुटु दुख्यो होला भनी अझै बाण रूपी वचन दियो बदलामा गुण माग्यो बाण रूपी वचन दियो बदलामा गुण माग्यो खुसी दिन खोजे सधैँ हिरा मोती सुन माग्यो धन्यवाद आइन्द्र विक्रम निष्ठुरीलाई यो साथको लागि सौरभ कर्णजी को मुक्त यति बेला मायाले भरिएको मन फूलको सरी हो मायाले भरिएको मन फूलको सरी हो घृणाले भरिएको मन कठोर सरी हो माया र घृणा दुई किनारा हो जीवन नदीको माया र घृणा दुई किनारा हो जीवन नदीको चलायमान यो समय एउटा सरी हो चलायमान यो समय एउटा सरी हो घृणाले भरिएको मन कठोर सरी हो धन्यवाद सौरभ कर्णजितलाई यो साथको लागि अनुज खड्का चितवन पर्साबाट लेख्नुहुन्छ आधी बनेर आउँछन् कोही कोही तुफान बनेर आउँछन् आधी बनेर आउँछन् कोही कोही तुफान बनेर आउँछन् कोही भने जिन्दगीमा भगवान बनेर आउँछन् मायाले पोल्दा छाती पुरानो त्यो विगत सम्झी सम्झी मायाले पोल्दा छाती पुरानो त्यो विगत सम्झी सम्झी माया भन्दा मायालु नै महान बनेर आउँछन् माया भन्दा मायालु नै महान बनेर आउँछन् कोही भने जिन्दगीमा भगवान बनेर आउँछन् आधी बनेर आउँछन् कोही तुफान बनेर आउँछन् धन्यवाद अनुज खड्कालाई यो साथको लागि जीएम दिपु देवेन्द्र खोलागाउँ पाँच सर्केना रुकुम हाल दिपाई डोटीबाट लेख्नुहुन्छ बाले लखेट्नुहुन्थ्यो बाँसको चिरपटाले बाले लखेट्नुहुन्थ्यो बाँसको चिरपटाले पढ पढ भन्नुहुन्थ्यो मान्दैनथ्यो गदाले विदेशमा रुँदै बस्छरी ठिक्क परेछ आज विदेशमा रुँदै बस्छरी ठिक्क परेछ आज सम्झेर बाको वचन परदेशको पीडाले सम्झेर बाको वचन परदेशको पीडाले पडपड भन्नुहुन्थ्यो मान्दैनथ्यो गदाले बाले लखेट्नुहुन्थ्यो बाँसको चिरपटाले पन्ने बेलामा पन्न नमानेपछि आज दुःख पाएका कुराहरू मुक्तक मार्फत जीएम दिपु देवेन्द्रलाई धन्यवाद यो साथको लागि आशा खिमदुङ राई होमताङ भोजपुरबाट लेख्नुहुन्छ समानता र हक ल्याउन उठ्छौ नारी समानता र हक ल्याउन उठ्छौ नारी समान अधिकार खोज्न जुट्छौ नारी पुरुषको बाहुबलले आँसु झर्छ भने पुरुषको बाहुबलले आँसु झर्छ भने अत्याचारको प्रतिकारमा कुट्छौ नारी अत्याचारको प्रतिकारमा कुट्छौ नारी समान अधिकार खोज्न जुट्छौ नारी अब नारीमाथि यदि अन्याय हुन्छ भने नारीमाथि फेरि पनि यातना हुन्छ भने अब नारीले पनि प्रतिकारमा कुटाई पर्छ यही भाव यो मुक्तकमा आशा खिमदुङ राईलाई धन्यवाद समीर कार्की झापा पूर्वबारीबाट लेख्नुहुन्छ मेरो मन दुखाएर ऊ दूर भएपछि मेरो मन दुखाएर ऊ दूर भएपछि खै के गर्दैछ आफ्नै सुर भएपछि हो उसले मलाई सम्झेनछ एक दिन हो उसले मलाई सम्झेनछ एक दिन जिन्दगी एक्लै काट्न झुर भएपछि जिन्दगी एक्लै काट्न झुर भएपछि खै के गर्दैछ आफ्नै सुर भएपछि धन्यवाद समीर कार्कीलाई यो साथको लागि पवन सुवेदी शिव मन्दिर दुई कावासुती नगरपालिकाबाट धडकन छ सास तिमी बनिदेऊ न जानु धडकन छ सास तिमी बनिदेऊ न जानु दिलमा इनार मायाको खानी देउन जानु सुन्न यति चाहेको छु माग्दिन म अरू सुन्न यति चाहेको छु माग्दिन म अरू मैले पनि माया गर्छु भनी देउन जानु मैले पनि माया गर्छु भनी देउन जानु तर्कन छ सास तिमी बनी देउन जानु धन्यवाद पवन सुविदलाई यो साथको लागि सम्झना पोखरेल काठमाडौँ नयाँ बजारबाट लेख्नुहुन्छ यादहरू सङ्गाल्ने बाकस किनेर यादहरू सङ्गाल्ने बाकस किनेर ल्याउनेछु खुसीहरू वापस किनेर जसरी नि जीवन त जिउनै पर्यो जसरी नि जीवन त जिउनै पर्यो अलिकति भए पनि साहस किनेर अलिकति भए पनि साहस किनेर यादहरू सङ्गाल्ने बाकस किनेर धन्यवाद सम्झना पोखरेललाई रामप्रसाद पौडेल सालकोट पलैटी सुर्खेतबाट लेख्नुहुन्छ एकान्तमा जसो तसो बाँचिरहेछ जीवन यहाँ एकान्तमा जसो तसो बाँचिरहेछ जीवन यहाँ दुःखसँगै मितेरी गाँच्दै खुसी रहेछ जीवन यहाँ सकिएन सधैँ हाँसेरै जिउन रोदन मात्र भएपछि सकिएन सधैँ हाँसेरै जिउन रोदन मात्र भएपछि अधेरीमा पागल सरी नाचिरहेछ जीवन यहाँ अधेरीमा पागल सरी नाचिरहेछ जीवन यहाँ एकान्तमा जसो तसो बाँचिरहेछ जीवन यहाँ धन्यवाद रामप्रसाद पौडेललाई यो साथको लागि सूर्य चेमजुङको मुक्त यति बेला उही त हो विषलाई जहर भनिन्छ उही त हो विषलाई जहर भनिन्छ हामी खेल्ने गाउँलाई सहर भनिन्छ मेरो देशको विकास यही आज भोलि मेरो देशको विकास यही आज भोलि भेरी राप्ती नदीलाई नहर भनिन्छ भेरी राप्ती नदीलाई नहर भनिन्छ हामी खेल्ने गाउँलाई सहर भनिन्छ उही त हो विषलाई जहर भनिन्छ धन्यवाद सूर्य चेमजुङलाई विक्रम भण्डारी रुद्रपुर आठ रूपन्देही हाल मलेसियाबाट सुटुक्कै दिल चोरी कोही सिमाना पार भएको छ सुटुक्कै दिल चोरी कोही सिमाना पार भएको छ धरो धर्म यही प्रक्रिया बारम्बार भएको छ मागेकै भए बरु दस्तखत गरेरै दिन्थे मागेकै भए बरु दस्तखत गरेरै दिन्थे पटक पटक किन यस्तो अत्याचार भएको छ पटक पटक किन यस्तो अत्याचार भएको छ धरो धर्म यही प्रक्रिया बारम्बार भएको छ धन्यवाद विक्रम भण्डारीलाई यो साथको लागि मित्र निकै अन्तिम समयमा छौ समयले विदा मागिरहेको छ निष्कर्ष रत्नगर सातबाट आफ्नो मुक्तक लेख्नुहुन्छ आउँदैनौ फर्किएर भन्ने ठानै यतिका दिन आउँदैनौ फर्किएर भन्ने ठाने यतिका दिन आएनौ कहिल्यै पनि तर छानै यतिका दिन आउँछ भाग्य भन्थे एक दिन त बाटो बिराएर आउँछ भाग्य भन्थे एक दिन त बाटो बिराएर तर आउँदैन दुखीलाई माने यतिका दिन तर आउँदैन दुखीलाई माने यतिका दिन आउँदैनौ फर्किएर भन्ने ठाने यतिका दिन धन्यवाद निष्कर्षलाई रत्नगर साथदेखिको यो साथको लागि यसबीचमा केही मुक्तक भनेर भन्दा बाहिर रहेका अथवा मुक्तकीय संरचनाभन्दा बाहिर रहेका केही रचनाहरू पनि आए तर मित्र मुक्तकीय संरचनामा रहेर मुक्तक लेखिदिनुहोला मुक्तक मात्र प्रेसित गरिदिनुहोला यो आग्रह कार्यक्रममा रचना पठाउने मित्रहरू साङ्गा पाँचका मित्र जयदेश श्रेष्ठलाई धन्यवाद साथमा रत्नगर तीन टाढीका पूजनलाई धन्यवाद त्यस्तै पिठुवा साथ माधवपुरका अमृत लामिछानेलाई धन्यवाद आगामी दिनमा तपाईँहरूबाट पक्कै पनि मुक्तका हुनेछ यही आशा म अगाडि बढाउन चाहन्छु मित्र आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरसको ध्वनि तरंगमा अर्को साता तपाईँ हाम्रो पुनः भेट हुने नै छ तपाईँकै मित्र रामु आचार्य पनि मुक्तक मधुरिमाको यो वसाईबाट विदा चाहन्छु नमस्कार शुभरात्री मिठो निधरीको कामना